प्राथमिक कालदेखि अहिलेसम्म कुनै पुरुष न पत्नीसँगै चितामा जल्न पुगेका छन् न त पत्नी मरि भनेर एक्लै टिकेका छन् बाध्यतामा जे पनि सहन सक्छ नारी तर जब जिउँदो पतिको स्पर्श पाउन सक्दिने त्यही नारी पल पल जल्दै रहेछ त्यसको प्रमाण म आफै छु र यो मनले बोलिरहेछु आजसम्म टाढा हुनुपर्ने के थियो हाम्रो बाध्यता केले रोकेको थियो तपाईँलाई कार्यक्रम किताबका उपन्यास अब प्रसारण पुनः प्रसारण सुन्न होला www.parvasionline.com र रेडियो को डट कमको माध्यमबाट एकैसाथ विश्वभरि नै प्रस्तुता चन्द्र नेपाल नेपाल विकल्पको साथमा तपाईँ अहिले प्रवासी र रेडियो मा संगीता कममा सङ्गीता सामनाद्वारा लिखित चिनो उपन्यास सुनिरहनु भएको छ यो अन्धकार समाजको अगाडि सौरभको सहयात्री बनेर नमुना बनाउने चाहना छ पूर्णिमाको तर पनि भन्ने आँट छैन उनमा किनकि सौरभ घृणा गर्छ समाजका उपल्लो जाति बनाउँदालाई सौरभ बोलाइन् पूर्णिमाले किन बोलाए कि छोटो प्रश्न गर्छ सौरभले म आज तिमीलाई रानीवनको चौतारीमा भेट्न चाहन्छु तर म हेर सौरभ आखिर मबाट तिमी के चाहन्छौ किन मबाट सधैँ टाढा हुन खोज्दछौ तिम्रो बाबाको कठोर वचनको भागीदार हुन छैन पूर्णिमा मलाई म जे छु यसैमा रमाउन देऊ मलाई एकपटक त मलाई समय देऊ फेरि यस्तो आग्रह गर्ने छैन तिमीसँग बिन्ती सौरभ चाहेर पनि आउँदिन भन्न सक्दिनँ पूर्णिमाको अगाडि आउँछु भने उत्तर दियो सौरभले भित्रभित्रै खुसी भइन् पूर्णिमा कठोर हृदयमा उनका बाबुआमा अनि आत्माको खाने पूर्णिमा आकाश पातलको फरक छ यिनीहरूमा संसार पुरानै रीतिरिवाजमा अगाडि नबढोस् मनमा नै कल्पना गर्छिन् अनि आमा बाबुको आँखा छोपेर प्रेम गर्छिन् सौरभलाई तर पनि भित्री मनमा चाहिँ यो समाज देख्दा कता कता डर लागिरहन्छ उनलाई सौरभले पूर्णिमाको वचनलाई आत्मशिरोपर गरी घरबाट रानीवनको चौतारीतिर पाइला अगाडि बढायो थाहा छैन उनलाई पूर्णिमाले के भन्छन् भनेर मनभरि प्रश्नहरूको ज्वाल भाटाहरू उठाउँदै चौतारीकै छेउमा पुग्यो ऊ आइसकेकी थिइन् पूर्णिमा पूर्णिमा साँच्चै पूर्णिमाकै जुन जस्तै निश्चल छिन् तर पनि किन उनलाई सौरभले आफ्नो प्रेमलाई घृणा गर्न त होइन भन्ने जस्ता प्रश्नहरूसँग सिगौरी खेल्दै आज आँट गरेकी थिइन् उनले पूर्णिमा पूर्णिमा बोलायो सौरभले आफ्नो ध्यानलाई सौरभको भोलितर्फ केन्द्रित गरिन् उनले क्या हो बोलाउँदा पनि नसुन्ने कति ठुलो महासागरमा डुबुल्की मार्दै थियो अँ महँगी मलाई विश्वास थियो सौरभ तिमी यहाँ आउँछौ भनेर रहेको कुरा महासागरको म त्यति ठुलो महासागरमा पुगेको छु कि जसबाट चाहेर पनि निस्कन सकेकी छैन सौरभ आज म त्यही कुरा भन्न तिमीलाई यहाँसम्म बोलाएकी हौ मैले कुरा बुझिनँ पूर्णिमा सौरभ म तिमीलाई प्रेम गर्छु I love you I love you Saurabh तर तर पूर्णिमा जुन चिज पाउनलाई त्यति गाह्रो पर्छ त्यो चिज किन त्यति खोज्छौ पूर्णिमा पूर्णिमा मेरो यथार्थ बुझ्दा बुझ्दै पनि तिमी अबोध बन्न नखोज ताकि तिमीलाई मेरो माया दिएर झुटो बनाउन चाहन्न तिमीले सोचे जस्तै सपना विपनामा पुरा गर्न सक्दैन त्यसैले पूर्णिमा बिन्ती सौरभ तिमी बिनाको यो संसार कल्पना पनि गर्न सक्दिन मैले जति बेलाबाट तिमीलाई मन र मुटुमा सोचाउन थालेकी थिएँ त्यस बेला नै यो संसारमा मेरो भन्नु नै तिमी मात्र छौ भन्ने रहन्थ्यो सौरभ ती निर्दोष आँखामा भरिएको आँसुले सौरभको साथमा बस्न खोजिरहेको थियो पूर्णिमा नरौ रोएर यो समाजले हाम्रो वास्तविकता बुझ्दैन थाम्न सकेन सौरभले आफ्नो मनलाई आँखाबाट बर्र आँसु खसाल्दै बोलियो जब गौरव बुझ्ने भयो त्यस बेलादेखि नै आफूलाई भन्दा बढी माया गर्थ्यो पूर्णिमालाई तर पनि उनको अगाडि समाज थियो यो समाज वञ्चित गराएको छ पूर्णिमाको मायाबाट सौरभ सायद तिमीलाई थाहा छैन होला तिम्रो मायाको लागि यो पूर्णिमा कति दिन कति रात तडपी तडपी बसिसकेकी थिए भनेर अझै पनि तिमीले बुझ्न सकेनौ अब चाहिँ आफ्नो मनलाई कठोर बनाउन सकेन सौरभले भोलि थाहा छ पूर्णिमा तिमीलाई पनि कति माया गर्छ उसले आफ्नो प्राणलाई तर पनि पाउन सक्दैन सधैँ सधैँ खोक्रो माया गर्छ बिचैमा बोलिन् पूर्णिमा मैले कुरा बुझिनँ सौरभ साफ साफ कुरा गर पाउन तर यो जुनि पाउने भएन तर पनि अति माया लाग्छ हेर उनको बोल्यो सौरभ अनि माया गर्ने मान्छेले अरू कसैलाई माया गर्ने कुरा सुन्दा होसै उड्यो पूर्णिमाको अनि रक्त संसार पनि बन्द भयो भक्का नफुटेर आयो अनि डाक छोकेर रोइन् पूर्णिमा उनले धेरै बेरसम्म तडपाउन चाहेन पूर्णिमालाई आफ्नै माया गर्ने मान्छे अर्थात् मनकी रानी अरू नभएर पूर्णिमा नै थिइन् I love you Purnima I love you म तिमीलाई धेरै माया गर्छु तिमीले पत्याएन अनि पूर्णिमाको पनि खुसीको सीमा रहेन पूर्णिमाको आज उनको आफ्नो सपना पुरा गरिन् सायद खुसीले होला फेरि रोइन् पूर्णिमा धत लाठी अब पनि रुने हो यो समाजमा सङ्घर्षको लागि पाइला चाल्नुपर्दछ यो बोलाइमा पनि रुवाइ थियो किनभने यो पवित्र बन्धनमा कोही पनि तगारो पो भन्ने हो कि रानीवनको बिचमा ऊ र पिपलुको चौतारी अनि हरियाली जङ्गल एकान्त ठाउँमा यो भर्खर भर्खर फक्रँदै गरेको नवजोडी धेरै बेर एउटै अङ्गालोमा बाँधिएर रोए सायद खुसीमा पो रोएका हुन् कि पूर्णिमा हजुर हिजो अब घर जानुपर्छ घर खोज्ने बेला भइसक्यो फेरि तिमीलाई बाबाले आज म आरतीको घरमा जान्छु भनेर आएकी छु सौरभ त्यसैले खोज्दैनन् फेरि जसरी पनि घरमा त जानु नै पर्छ अब हाम्रो यो बन्धन फुक्ने छैन पूर्णिमा तर पनि कता कता मनमा डर लागिरहेको छ सौरभ म तिम्रो पूर्णिमाको अनुहारमा अँध्यारो औँसीले छेकेको देख्न चाहन्न पूर्णिमा म तिम्रो प्रत्येक पल पलमा खुसी भएको देख्न चाहन्छु हिँडे जाउँ घर फेरि यसरी नै भेट भइरहने बाचा रहित हिँडे उनीहरू आज कति प्रफुल्लित भएको छ यो जोडीको हातमा अनि अगाडि मनमा रहेका भावनाहरू व्यक्त गरेका छन् दुवैले अनि प्रेममा दुवैले पहिलो सफलता पनि पाएका छन् कहिले रानीबनको चौतारी त कहिले खहरे खोलाको बकरमा यी दुवै प्रेम साटासाट गर्दथे प्यारो ठाउँ बन्द थियो दुवैको मनमा एउटै डर थियो कतै बिचैमा दुई किनारा त हुनु पर्दैन यस्तै प्रश्नहरू उब्जिरहेका थिए तर पनि चुक प्रेम थियो उनीहरूको विश्वास पनि दिन हप्ता महिना पुरा गरेर आज एक वर्ष बितिसक्यो उनीहरूको प्रेम सम्बन्धको तर अफसोस बेग्ला बेग्लै पूर्णिमाले अनेक किसिमका समस्यासँग जुझ्नु परेको थियो अनौठो कुरा यस्ता समाज समस्याले उनलाई खासै असर परेको थिएन नजिकै टेस्ट परीक्षा आइरहेको थियो बढी ध्यान केन्द्रित गर्नु परेको थियो पढाइमा साथसाथै अझ प्रघाट बनिरहेको थियो उनीहरूको प्रेम सम्बन्ध सौरभ कतिको तयारी गरिरहेका छौ जाँचको हल्का तयारी गर्दैछु पूर्णिमा मेरो नाममा तिमीले धेरै पढिदिनु है त यस्तै हाँसो ठट्टा गर्दै स्कुल पुग्दथे उनीहरू दिनभरि सँगै हुन्थे फेरि छुट्थे यस्तै गरी बिताइरहेका थियो दिनहरू उता सौरभका आमा बाउलाई सधैँ सौरभ र सन्ध्याको मात्र चिन्ता छ छोराछोरीलाई धेरै पढाउन पाए आफ्नो लागि सबै थोक पुग्थ्यो अनि भन्दै कुरा गर्थे सौरभका बुवा मम्मीले आमा बाबुले कान्छी हजुर अब सौरभ धेरै ज्ञानी भइसक्यो र ऊ लागेको छ आफ्नो छोरालाई बाहिरी वातावरणले नछोइदिए हुन्थ्यो तर मेरो ज्यानको बाजी लगाएर भए तापनि छोरालाई ठुलो मान्छे बनाउँछु कान्छी धत त्यस्तो पनि बोल्ने हो छोरालाई पढाउन ज्यानको बाजी लगाउनु पर्दैन यता हेर्नुहोस् त सौरभ र सन्ध्यालाई क्याम्पस पठाउने पैसा यसमा राखेको छु मैले त्यसैले भविष्यको लागि केही चिन्ता नमान्नु होला तिमी यतिसम्म बुद्धिमानी छौ जस्तो लागेको थिएन कान्छे साँच्चै विवेकी श्रीमती छौ तिमी आमा बनिसकेकी अभिभाव पनि त बढ्छ भोलिको सोच भोलि नै गरौँ भन्दा आज नै केही सोचेको राम्रो हुँदैन र मनमा नै खुसी लाग्यो सन्त बहादुरलाई लुकाउँछु भन्दा भन्दै उनको हाँसोले घर नै गुन्जियो सायद आफ्नो श्रीमतीको व्यवहारमा पो सन्ध्या पनि कम राम्रै छैन भर्खर तेह्र वर्षमा लागे कि भए पनि स्कुलमा केटाकेटीहरूको आँखा सधैँ सन्ध्यातिर नै हुन्थे तर सौरभ पनि यही स्कुलमा भएको हुनाले होला कसैले पनि केही भन्न सक्ने आँट गरेका छैनन् लज्जालु सन्ध्या बेला बेलामा दाजुलाई गिजाइरहन्थे उसलाई पनि थोरै कुरा भए पनि थाहा हुन्थ्यो सौरभ र पूर्णिमाको विषयमा किनकि आउने जाने बाटोमा सौरभ पूर्णिमा र सन्ध्या सँगै हुन्थे कहिलेकाहीँ त भाउजू भन्न पनि पछि पर्दैन थिइन् ऊ सन्ध्या बोलाइमा कुनै अवरोध ल्याउँदैनथे उनीहरू किनकि मायालु सन्ध्या पूर्णिमाका लागि पनि मायाको खाने नै थिए दादा पूर्णिमा र हामीभन्दा ठुलो जात पो रहेछ रे हो अनि हाम्रो घरमा आउन मान्नुहुन्न हुन्छ त बहिनीको सुदाईमा ऊ झस्कियो सौरभ कता कता शङ्काको ठाउँ पनि भयो साँच्चै पूर्णिमा मेरी नै हो नि त त्यसैले यस्तै प्रश्न गर्छ आफैले आफैलाई सौरभ तर बहिनीले सोधेको हेर सन्ध्या जात ठुलो सानो भए पनि पूर्णिमा त बराबर छौँ त्यसैले पूर्णिमा भोलि हाम्रो घरमा आउँछिन् अब पढ फेरि मलाई यस्तो नसोध है बहिनी दिन गन्दा गन्दै उनीहरूको जाँच आयो राम्रो तयारी छ सौरभ र पूर्णिमाको हातमा कापी क्लम अनि निधारमा आमाको हातले लगाइदिएको रातो टिक्का अर्थात् सफलताको प्रतीक चट्ट सुहाएको छ सौरभलाई हँसिलो चेहरा पूर्णिमाको पनि राम्रो गर्छु भन्ने पूर्णिमालाई पनि विश्वास रहेको छ सौरभको अघि पछि धेरै साथीहरू छन् ऊ क्लासको प्रथम भएकोले होला उसलाई सबैले उत्तिकै रुचिका साथ हेर्ने गर्दथे अझसम्म मनमा खुल्दिनी छ दुबईको कहाँ कहाँ पहिलो होला भनेर आफ्नो र पूर्णिमाको सिट प्लान कता कता पर्यो होला भन्दै हेर्न थाल्यो सौरभ तर भन्दा विपरीत भएछ उनीहरूको सिट प्लान पूर्णिमा हेर त कोठा नै छुट्टा छुट्टै परेछ सहयोग गर्ने पाइनँ राम्रो गर्नु मेरो चिन्ता मान्नु पर्दैन म लेखिहाल्छु नि घन्टी बज्यो आ आफ्नो कोठामा पसे दुवै सौरभ अगाडि पसेको थियो समयको बस उसको साथी सन्दीप चाहिँ उसकै पछाडि परेको थियो ओहो सौरभ तिमी अँ हेर न सँगै परिएछ राम्रो भयो नि होइन र तर सौरभ पूर्णिमा त केही कोठामा पुगिसन् नि कस्तो नरमाइलो भयो यार के गरौँ सन्दीप भाग्य त हो नि तर केही छैन हामी जस्तै जान्ने क्यार त्यो त हो सौरभ सन्दीप सर भयो चुप लाग घन्टी बज्यो सरले प्रश्नपत्र बाँड्नुभयो सबैले लेख्न थाले लेख्न थालेको तिन घन्टा बित्यो सबै हुल बाहिर निस्किए साथै गौरव पूर्णिमा र सन्दीप पनि पूर्णिमा कस्तो भयो आज दुवैले सँगै सोधे हाँस्दै बोलिन् राम्रो भयो अनि तिमीहरूको हाम्रो पनि राम्रो नै भयो अब जाउँ घरमा सबै घरतिर लागे मिठा मिठा कुरा गर्दै आज त टेस्टको अन्तिम परीक्षा दिएर फर्केको यी दुईजना आफ्नो जाँच राम्रो भएकोमा हँसिला छन् फेरि अलि दिन स्कुल बन्द हुने भएकाले उदास पनि छन् तपाईँ अहिले प्रवासी अनलाइन डट कम र रेडियो छहारी डट कममा सङ्गीता सामनाद्वारा लिखित चिनो उपन्यास सुनिरहनु भएको थियो आजको कार्यक्रम किताबका उपन्यास चिनो नामक उपन्यासलाई मैले केही अंश तपाईँमा वाचन गरिसकेको छु अब बाँकी चिनो उपन्यासको शब्दहरूलाई अर्को बसाइमा वाचन गर्नेछु तपाईँले यतिका समयसम्म नेपालबाट रेडियो छहारी र समुद्र पारीको देश युएई दुबईबाट प्रसारित प्रवासी अनलाइनबाट पनि एकैसाथ सुनेर साथ दिनुभयो त्यसका लागि धन्यवादका शब्दहरू व्यक्त गर्न चाहन्छु हामीलाई कार्यक्रमको बारेमा तपाईँको सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन हाम्रो email Chandra Nepal at Pravasi online dot कममा लेखेर पठाउन सक्नुहुनेछ भन्दै यो कार्यक्रमका लागि थप ऊर्जा प्रदान गर्ने शेखर चापागाई र रमेश बस्नेतलाई आभार प्रकट व्यक्त गर्न चाहन्छु कार्यक्रम किताबका उपन्यासको अर्को बसाइमा आउने बाचाका साथ कार्यक्रमको सहयात्री म चन्द्र नेपाल विकल्प पनि आजका लागि ओजेल पर्न चाहन्छु जय उपन्यास मान्छे भन्दा ठुलो जात हुन्छ ठुलो yeah. प्रवासी अनलाइन डट कम र रेडियो छहारी डट कममा सङ्गीता सामनाद्वारा लिखित चिनो उपन्यास सुनिरहनु भएको थियो माया माया भुल्बो मबाट जति तरका